सहमतिका लागि हदैसम्म लचिलो हुने कङ्ग्रेसको निर्णय भोलि केन्द्रीय समितिको बैठक आह्वान राजनैतिक परिवर्तनसँगै भएका परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकिएको मन्त्री परिषदका अध्यक्ष रेग्मीको स्पष्टोक्ति दलहरूलाई सरकार हस्तान्तरण गर्न आतुर रहेको संसार मन्त्री पौडेलको भनाई अन्य दललाई समेटेर लैजाने प्रयास भइरहेकाले सरकार गठनमा ढिलाइ भएको कङ्ग्रेस नेता सारेको तर्क पूर्वी चितवनको लोथर गाविसमा करिब पाँच बिघा जग्गामा लगाएको गाँजा खेती प्रहरीद्वारा नष्ट चितवनमा थप दसजनामा एसआइबीको संक्रमण जापानमा राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ रणनीति पारित चीनलाई टक्कर दिने उद्देश्य सुडानमा चर्किएको हिंसाको कारण करिब बिस लाख मानिस विस्थापित र एक दिवसीय विश्वकप सनौट क्रिकेटको तयारीका लागि नेपाली टोली श्रीलङ्का प्रस्थान एनसेल कपको उपाधिका लागि केही बेरमा मनाङ मर्स्याङदी र बोइज युनियन भिड्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभर एकैसाथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा नेपाली कङ्ग्रेसले दलहरूबीच सहमतिका लागि हदैसम्म लसिलो हुने बताएको छ पार्टी केन्द्रीय सदस्यहरूको आज बसेको अनौपचारिक बैठकमा सभापति सुशील कोइराला र सभापति रामचन्द्र पौडेलले दलहरूसँग भइरहेको वार्ताबारे ब्रिफिङ गर्नुभएको थियो कङ्ग्रेस पहिलो पार्टी भएकाले सबैलाई सहमतिमा लिएर जानुपर्ने भन्दै कोइरालाले सहमतिका लागि हदैसम्म लसिलो भएको बताउनु भएको छ चुनावमा धाँधली भएको भन्दै संविधान सभामा नजाने अडानमा रहेको ए माओवादीले समेत प्रक्रियामा आउन आशय देखाएको उहाँको भनाइ छ ए माओवादी संविधान सभामा छलफल गरेर धाँधलीबारे छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएको कङ्ग्रेस शीर्ष नेताहरूले बैठक बैठकमा जानकारी दिएका थिए छलफलमा नेताहरूले भने केन्द्रीय समितिको म्यान्डेट नै नलिई पार्टी नेतृत्व हदैसम्म लचिलो भएको भन्दै औपचारिक बैठक बोलाउन माग गरेका छन् पार्टी नेतृत्व हदैसम्म लचिलो हुँदा पार्टीका लागि हित नहुन सक्छ भोलि सरकार गठन र संविधान निर्माणमा असर पर्न सक्छ भनेर नेताहरूले आवाज उठाउनु भएको छ एक नेतालाई एक नेताले भने नेताहरूको माग बमोजिम भोलि बुधबार केन्द्रीय समितिको बैठक बोलाइएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिरराज रेग्मीले सांस्कृतिक पर्वहरूको संरक्षण र सम्वर्धनका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ ज्यापू दिवसका अवसरमा आज ज्यापू संस्कृति विकास कोषले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालका विभिन्न सांस्कृतिक प्रचलनहरूको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने कार्यमा राज्यले सहयोग जारी राखेको बताउनुभयो रेग्मीले नेपालको सांस्कृतिक समृद्धि प्राकृतिक स्रोत साधन तथा जनशक्तिको सामर्थ्य रहँदा रहँदै पनि समय सापेक्ष रूपमा सामाजिक तथा आर्थिक विकासमा सन्तोष गर्ने स्थिति नरहेकाले आगामी दिनमा हामी सबैले शान्ति विकास र समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक रहेको बताउनुभयो उहाँले मुलुकमा विभिन्न समयमा राजनैतिक परिवर्तनसँगै भएका परिवर्तनबाट संस्थाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकिएको प्रश्न पार्नुभयो उहाँले नेपालको राजनैतिक व्यवस्थाको स्थायित्वको लागि संविधान निर्माण गरी देशलाई शान्ति र विकासको पदमा अग्रसर गराउन गत गत मङ्सिर चार गते सम्पन्न भएको संविधान सभा निर्वाचनसँगै नेपालमा उत्साह र उमङ्ग छाएको बताउनुभयो उहाँले निर्वाचनसँगै नेपाली आवश्यकताको संविधान निर्माण गरी शान्ति स्थायित्व र विकासको मार्गमा अग्रसर हुने वातावरण निर्माण भएको दावी गर्नुभयो सूचना तथा सञ्चार मन्त्री माधव प्रसाद पौडेलले दलहरूलाई सरकार हस्तान्तरण गर्न आतुर रहेको बताउनु भएको छ देवघाटमा आज कुलपूजामा आएका पौडेलले नागरिकले दलहरूलाई स्पष्ट म्यान्डेट दिएकाले उनीहरूले छिटो सरकार गठन गर्नुपर्ने बताउनुभयो चुनावका लागि बनेको सरकारको काम र समय सकिएको बताउँदै उहाँले अब सरकार दलहरूकै नेतृत्वमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो सरकार अहिले लङ्गडो हाँसको जस्तो अवस्थामा रहेकाले कुनै पनि काम गर्न नसक्ने भन्दै पौडेलले देश विकासका लागि दलहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो सरकारका प्रवक्ता समेत रहेका पौडेलले देश विकास र संविधान निर्माण गर्ने अधिकार पाएका दलहरूले संविधान बनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो कानून तथा न्याय मन्त्री हरिप्रसाद नेउपानेले संविधानसभा चुनाव सम्पन्न गर्ने आफूहरूलाई दिएको जिम्मेवारी पूरा गरेकाले छिट्टै निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पन चाहेको बताउनु भएको छ दलहरूले संविधानसभाको निर्वाचन गराउने जिम्मेवारी दिएकोमा सो कार्य आफूहरूले पूरा गरेकाले अब छिट्टै नयाँ सरकारलाई जिम्मेवारी सुम्पन चाहेको बताउनु भएको हो काली गण्डकी करिडोर अन्तर्गत गुल्मेको रुद्रबेणीदेखि पहाडीसम्मको सुक्खा मौसमी सड़क आज उद्घाटन गर्दै उहाँले आफूले छिट्टै भारी बिसाउन चाहेको र त्यसपछि फेरि गाउँमै आएर विकासका काम गर्ने बताउनुभयो उक्त सड़क मेसिनरी सामानको प्रयोग बिना जनश्रमबाट मात्रै खनिएको छ विश्व ब्याङ्कको सहयोगमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना अन्तर्गत तीन करोडको लागतमा नौ दशमलव चार किलोमिटर सड़क निर्माण भएको हो नेपाली कङ्ग्रेसका नेता नरहरी आचार्यले कङ्ग्रेसले अन्य दललाई पनि सँगै समेटेर लैजाने प्रयास गरिरहेकाले सरकार गठनमा ढिलाइ भएको बताउनु भएको छ नेपाली कङ्ग्रेस काठमाडौँ वडा नम्बर तिनले आज महाराजगञ्जमा गरेको कार्यक्रममा आचार्यले कङ्ग्रेसको लक्ष्य सरकारमा जाने नभएर जनचाहना बमोजिम लोकतान्त्रिक संविधान बनाउनु रहेको स्पष्ट पार्नुभयो सबै दलहरूको सहभागितामा सरकार गठन गर्नु कङ्ग्रेसको प्रमुख दायित्व रहेको बताउँदै नेता आचार्यले सबैसँग छलफल जारी रहेको पनि बताउनुभयो व्यवस्थापिका संसद सचिवालयले संविधान सभाको बैठक तत्कालै बोलाए पनि त्यसलाई व्यवस्थित रूपले सञ्चालन गर्न सक्ने गरी पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ संविधान सभाको निर्वाचन सम्पन्न भइसकेपछि बैठक सञ्चालन गर्नुपर्ने पाटो र पक्षलाई उच्च प्राथमिकता दिएर तयारी गरिएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो विगतमा भए गरेका कामको समीक्षा संविधान सभा र व्यवस्थापिका संसद नियमावलीको अध्ययन विश्लेषण र कमी कमजोरीहरूलाई समीक्षा गरिनुका साथै भौतिक पूर्वाधारको अवस्था आवश्यकता जनशक्तिको सक्षमता र सहयोगत्मक भूमिका आदिलाई लेखाजोखा गरेर सचिवालयले स्पटकको बैठकको तयारी गरेको छ मूल बैठक सञ्चालन कक्षमा पुराना भएर बिग्रेका अस्सीवटा माई केही दिनभित्रै फेर्ने बाहेक अधिकांश तयारीका काम पूरा भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो विगतमा संसदीय दललाई उपलब्ध गराइँदै आएको भौतिक पूर्वाधार लगायतका सुविधाको अध्ययन गरेर आजको आवश्यकता अनुसार परिमार्जन गर्ने कार्य समेत सचिवालयले गरिरहेको छ अघिल्लो संविधान सभाको बैठक सञ्चालनको अनुभव समेत सङ्घालिसकेको आधारमा राजनैतिक दलहरूबीच सहमति भए तत्कालीन संविधान सभाको बैठक बसे पनि त्यसलाई सुव्यवस्थित ढंगले सञ्चालनको लागि व्यवस्थापिका संसद सचिवालय पूर्ण तयारी अवस्थामा रहेको बताइएको छ छिमेकी राष्ट्र चीनको एक उच्च स्तरीय राजनैतिक टोली आज नेपाल आउँदैछ सिनिया कम्युनिस्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ चौध सदस्यीय टोलीको नेतृत्व गर्दै साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ दक्षिण एसिया तथा प्यासिफिक मामिला हेर्ने जिम्मेवारी तोकेका पिङ नेतृत्वको टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग विशेष छलफल गर्नेछ उनले कङ्ग्रेस सभापति सुशील कोइरला एमाले अध्यक्ष झन्नाथ कनाल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड लगायतका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ पिङ नेपाल मामिलाका विज्ञका रूपमा चिनिन्छन् उनलाई नेपाली कङ्ग्रेस विदेश विभागले निमन्त्रणा गरेको हो केही दिनअघि मात्र चीनबाट आएका दुई उच्च टोलीले नेपालको भ्रमण तथा राजनैतिक भेटघाट गरेका थिए सदस्यता वितरणमा कृत्य गरेको आरोप लगाउँदै नेपाल प्रेस युनियनले पत्रकार महासंघ विरूद्ध आन्दोलनको घोषणा गरेको छ युनियनले आज विज्ञप्ति जारी गरी पाँच गते शुक्रबार महासंघको केन्द्रीय कार्यालय र सबै जिल्ला शाखामा कालो झण्डा गाडेर आधा घण्टा धरना दिने बताएको छ पत्रकार महासंघको नेतृत्वले नयाँ सदस्यता वितरणका क्रममा षड्यन्त्रपूर्वक ढंगबाट शाखाको सिफारिश लत्याएको कृत्य गरेको अवस्थाका आधारमा विभेद गरेको र विधानका व्यवस्थाहरूलाई उल्लंघन गर्दै पूर्व निर्णयको अवज्ञा गरेको आरोप लगाएको आएको छ महासंघ जस्तो नेपाली पत्रकारहरूको साझा संस्थाको जिम्मेवार पदमा रहेर कृत्य गर्ने विधान विपरीत काम गर्ने र महासंघको राष्ट्रिय अन्तर्राष्ट्रिय गरिमा माथि आघात पुर्याउने दोषीमाथि कारवाहीको माग गर्दछु युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ नेपाल पोलियो मुक्त देश हुने भएको छ आगामी फेब्रुअरी चौधमा एक कार्यक्रमको आयोजना गरी नेपाल लगायत पूर्वी एसियाका एघार देशलाई पोलियोमुक्त घोषणा गर्न लागि हो नेपाल लगायत एघार राष्ट्रमा विगत तीन वर्षदेखि पोलियोको सङ्क्रमण नदेखिएकाले पोलियोमुक्त राष्ट्र घोषणा गर्न लागि हो विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुसन्धानमा नेपाल सन् दुई हजार अगस्तमा नेपालको रौतहट र दुई हजार एघारको जनवरीमा भारतको पश्चिम बङ्गालमा पोलियो देखिएको थियो त्यसपछि भने अहिलेसम्म उक्त सङ्क्रमण नदेखिएकाले पोलियो उन्मूलन भएको भन्दै पोलियो मुक्त राष्ट्र घोषणा गर्न लागि हो स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका निर्देशक सनेन्द्र राज प्रेतीका अनुसार पछिल्लो समय नेपाल र भारतमा पोलियो देखिएको भए पनि अन्य देशमा पाँच वर्षदेखि नदेखिएको र लगातार तीन वर्षसम्म संयुक्त राष्ट्रसङ्घले तोकेका क्षेत्रमा पोलियो नदेखिकाले उक्त देशहरू पोलियो मुक्त हुन लागेका हुन् यसबीच सरकारले आगामी पुष छ गते र माघ एघार गते राष्ट्रिय पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियोको सङ्क्रमणबाट बचाउन पोलियो थोपा खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ आज यो मरे देशैभर नेवार समुदायमा हर्ष उल्लासका साथ मनाइँदैछ तिहारमा देउसी र भैलो खेले जस्तै टोलफर गाउँदै यो मरी माग्ने चलन नेवारी समुदायमा रहेको छ सोही परम्परा अनुसार नेवारी गीत गाउँदै वर्षादेखि बुढापाकासम्म सहभागी भई आज दिनभर यो मरी मागिन्छ इष्टमित्र साथीभाइ पाहुनालाई बाँडी सुडी खानेर खुवाउने परम्परा रहेको यो पर्वलाई माया प्रेम दया र करुणा आदान प्रदानको रूपमा पनि लिने गरिएको छ यो मरी एक विशेष प्रकारको रोटी हो यसैबीच मानिस प्रकृति र प्र पितृको पूजा गरी आज किरात समुदायको ठूलो चाड साकेला अधौली पर्व मनाइँदैछ किरात समुदायले आफूले लगाएको अन्न बाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र आफूले खाने दिनलाई यो चाडका रूपमा मनाइन्छ पूर्वी चितवनको लोथर गाविसमा करिब पाँच बिघा जग्गामा लगाएको गाँजा खेती आज प्रहरीले नष्ट गरेको छ इलाका प्रहरी कार्यालय भण्डारा र सशस्त्र प्रहरी बल गढीमाईगढ भण्डाराको टोलीले लोथर गाविसको डिटार चात्राङ र गोन्थलीमा व्यावसायिक रूपमा लगाएको गाँजा नष्ट गरेको हो सो गाविसको डिटारमा पाँच कट्ठा चात्राङमा चार बिघा र गोन्थलीमा एघार कट्ठामा स्थानीय बासले लगाएको गाँजा फलानी गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राममणी उप्रेतीले जानकारी दिनुभयो आज गरेको गाँजा खेती नष्ट गरेको बारेमा जानकारी दिँदै इलाका प्रहरीकारले भण्डाराका प्रहरी निरीक्षक राममणिप्रति हामीले लोथर गाविसको वडा नम्बर एकमा पर्ने टिकारमा पाँच कक्षा यसै गरी सात्राङमा करिब करिब डेढ घन्टा हिँडेर माथि जानुपर्छ सात्राङमा चाहिँ हामीले चार बिघा गाजा नष्ट गरिसक्यौँ गुङथलीमा हामीले दस एघार कट्ठा खडानी गरिसकेका छौँ अब यो यसमा चाहिँ हाम्रो यो नेपाल प्रहरीको एकतिसजना र सशस्त्र प्रहरीको बाइसजना गरेर हामी यसमा त्रिपन्नजना संलग्न छौँ र सम्भवतः यो ठाउँमा यसरी गाँजा नष्ट गरिएको पहिलो चोटि नै हो जस्तो लाग्छ त्यो अवस्थासम्म तपाईँहरू कसरी पुग्नुभयो कुन सूचना आदान पाउनुभयो कि त्यो व्यवसायिक रूपमा खेती गरेको थियो के थियो यो करिब करिब व्यावसायिक रूपमा छ आजभन्दा करिब यो चुनाव भन्दा अगाडि हामीले दस बाह्र दिन अगाडि पठाएको थियौँ चुनावको मतदान केन्द्रहरू हेर्नको लागि त्यो समयमा पनि हामीले सानो सानो बोट बिरुवा देखेका थियौँ र अहिले आएर तपाईँको आजभन्दा तिन दिन अगाडि हामीले रेक्की टोली पठाएको थियौँ रेक्की टोलीमा दुईजनालाई पठाइएको थियो र उहाँहरूले हेर्नुभयो र आज बाटो देखाउनु भयो हामीले चाहिँ यो नष्ट गरिसक्यौँ कोर्टमा पुग्नु भयो होइन स्थानीयहरू चाहिँ के भन्छन् यसरी खेती गर्दाखेरिको मरा नष्ट गर्दाखेरि अब स्थानीयवासीहरूले चाहिँ यो सबै नफाड दिनुहोस् भनेर अनुनय विनय गर्नु भएको थियो तर हामीलाई अलिकता यो कानुन कार्यान्वयन गर्ने इकाइ भएको कारणले गर्दा हामीले यो मिल्दैन यस्तो नगर्नुहोस् यस्तो चाहिँ अप्ठ्यारो नपारिदिनुहोस् हामीलाई तपाईँहरूको दुःख छ अबदेखि तरकारी बारी लगाएर अन्य धान बाली अथवा भैया बाली के लगाएर हुन्छ तपाईँहरू त्यसरी चाहिँ खेती गर्नुहोस् अबदेखि आइन्दा यस्तो नगर्नुहोस् भनेर हामीले उहाँहरूलाई चेतना दिएर पठाएछौँ भने सरसरी बुझ्दाखेरि त्यो व्यवसायिक रूपमै त्यहाँबाट चाहिँ उत्पादन हुँदो रहेछ व्यावसायिक रूपमा यो चाहिँ सदियौँ अथवा परम्परागत जस्तो पाइयो तर अहिले चाहिँ अलिकता सचेतको अवस्थामा पुगेका छन् नागरिकहरू चितवनमा थप दसजनामा एसआईबी संक्रमण देखिएको छ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अगुवाईमा शुरू भएको रगत परीक्षण परामर्श र उपचार सेवामा परीक्षण गराएका एक हजार चार सय साठीजना मध्ये दसजनामा संक्रमण देखिएको हो तीमध्ये छ पुरुष र चार महिला रहेका छन् संक्रमण देखिएकाहरूलाई भरतपुर अस्पतालको एआरटी सेन्टरमा उपचारको लागि सहयोग गरिने बताइएको छ नेपालमा एसआईभी परीक्षण ठूला ठूला अस्पतालमा मात्र हुने भएकोले समुदाय स्तरमा लुकेर रहेकाहरूको पहिचान अनुसन्धान गर्नको लागि अभियान थालिएको भरतपुर अस्पतालका एआरटी सेन्टरका संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो अभियान अन्तर्गत जिल्लाका सुगम र दुर्गम गरी सात गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ एसआइबी जोखिममा रहेका गाविस पहिचान गरेर स्थानीयको स्वास्थ्य रगत परीक्षण रोगको उपचार सुरु गरिएको हो जनस्वास्थ्य कार्यालयले अघिल्ला वर्ष विभिन्न गाविसम्म सञ्चालन गरेको रगत परीक्षण अभियान प्रभावकारी बनेको र स्पटक पनि परीक्षणका लागि आउनेहरू बढेको बताइएको छ एसआईबी परीक्षण गर्न स्थानीय हिचकिचाउने भएकाले उनीहरूलाई आकर्षित गर्न गाविसमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन थालेको जिल्ला एड्स सम्मेलन समिति समितिका संयोजक रामहरि नेउपानेले जानकारी दिनुभयो शिविरमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरिरहेका छन् शिविरमा तत्काल निशुल्क औषधि वितरण समेत गरिन्छ चितवनमा हाल खुलेर आएका एचआइबी संक्रमितको संख्या नौ सय एकसठी रहेको छ एचआइबी संक्रमण शून्यमा पुर्याउँ भन्ने नाराको साथ गत मङ्सिर पच्चिस गतेबाट सुरु भएको अभियान भोलिसम्म चल्नेछ लामो दूरीका सार्वजनिक यातायात प्रयोग गर्ने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् चालकको लापरवाही सडक अवस्था र कहीँ कहीँ प्राविधिक कारणले लामो यात्रामा यात्राका क्रममा सवारी दुर्घटना हुने गरेका छन् सवारी दुर्घटनाबाट जोगिनका लागि सार्वजनिक यातायातले के कस्तो नीति नियम अपनाउँदा यी दुर्घटना जो दुर्घटनाबाट जोगिन सकिला सहकर्मी ज्योति महतोक रिपोर्ट नेपालमा सार्वजनिक यातायातलाई कसरी दुर्घटना न्यून गर्ने र कसरी व्यवस्थित बनाउने भन्ने विषयमा बहस भएका छन् यसको अव्यवस्थापन र जोखिमपूर्ण अवस्थामाथि अध्ययन अनुसन्धान भएका पनि छन् र पटक पटक यसलाई व्यवस्थित गर्नुपर्ने कुरा उठ्ने गरेको छ यद्यपि जति नै अध्ययन गरे पनि जति नै बैठक र विमर्श गरे पनि तितो यथार्थ के हो भने हाम्रो सार्वजनिक यातायातको अवस्था अत्यन्तै अव्यवस्थित लापरवाह र जोखिमपूर्ण छ चितवन लगायत देशैभरको सार्वजनिक यातायात समस्याग्रस्त रहेको छ सार्वजनिक यातायातमा दुर्घटनाको जोखिम लगायतका समस्याहरू रहेका छन् सार्वजनिक सवारीमा जथाभावी रोकेर मान्छे चढाउने झार्ने गर्दा दुर्घटनाको जोखिम छ यात्रुहरू राम्रो विकल्प नहुँदा अव्यवस्थापनकै बीच सार्वजनिक सवारी प्रयोग गर्न बाध्य छन् सामान्य अवस्थाका यात्रुले सार्वजनिक यातायातमा मैत्री भाव महसुस नगरेको अवस्थामा अपाङ्ग र वृद्ध वृद्धाको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ सार्वजनिक यातायातमा क्षमताभन्दा बढी बढी यात्रु नराखी सिटमै बसालेर निश्चित स्थानसम्म शान्त तथा विस्तारै यात्रुहरूलाई पुर्याउँदा दुर्घटना हुनबाट जोगिने यात्रुहरूले बताएका छन् सार्वजनिक यातायातमा सामान्य अवस्थाका यात्रु भन्दा अपाङ्ग र वृद्ध वृद्धा झन समस्या भोग्नुपर्ने रत्नगर दुई टाढीकी सबना खानको बुझाइ छ सिटमै बसालेर शान्तले लिएर जाउँ यति धेरै यातायात हुँदा हुँदै बिस्तारै जाउँ भन्ने हुन्छ एक्सिडेन्ट पनि हुँदैन कोचाकोचले उनीहरूलाई भाडा उठाइ पुग्छ त्यही त हो नि अपाङ्गहरूको त झन् नराम्रो अवस्था हुँदैन अब कुनैको हाते हुँदैन कुनैको खुट्टा हुँदैन उनीहरूलाई त झन् बस्न सुविधा दिनुपर्छ यातायातले धमाधम उनीहरूले पैसा कमाउनलाई कोच्या हुन्छ उनीहरूले आँखा देखा हुँदैन उनी कान बहिरो भा हुन्छ लामो दूरीका सार्वजनिक यातायात प्रयोग गर्ने यात्रु त झन् जोखिम मोलेर यात्रा गर्न बाध्य छन् चालकको लापरवाही सड़कको अवस्था र कहीँ कहीँ प्राविधिक कारणले लामो यात्राका क्रममा सवारी दुर्घटना हुने गरेका छन् वर्षेनी सड़क दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउने हुनेहरूको संख्या हरेक वर्ष बढ्दो छ प्रत्येक दुर्घटना पछाडि आफ्नै अवस्था र कारण जिम्मेवार भए पनि अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको पाइन्छ खास गरी लामो दूरीका सार्वजनिक यातायातमा दुईजना चालक राख्नुपर्ने कानूनी व्यवस्था छ सवारी तथा यातायात व्यवस्था एन दुई हजार चौवन्नमा लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने व्यवस्था गरेको छ तर यो कार्यान्वयन हुन सकेको छैन जसले गर्दा चालक थाकेर वा निधाएर धेरै दुर्घटना हुने गरेको पाइन्छ गरिन्छ ऐनमा राखिएको प्रावधान कडाईका साथ लागू नहुँदा यसरी अरू कैयौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो यसरी दुर्घटना न्यूनीकरण गर्नकै लागि लामो दूरीका सवारी साधनमा दुई चालक राख्दा पनि दुर्घटनामा न्यूनीकरण नआएको पृथ्वी राजमार्गका नारायणी अञ्चलका इन्चार्ज ज्ञान प्रसाद पौडेलको भनाइ छ बाटोको कारणले पनि तपाईँको विभिन्न चाहिँ अब चाहिँ एक्सिडेन्ट न्यूनीकरण गर्ने सवाल भन्दा पनि अब बढ्ने सवाल छ अस्ति हाम्रो चाहिँ यो जी प्रकारमा चाहिँ बसेर हामी यो चितवन जिल्लाको आठवटा संस्था मार्फत हामीले दुई सय पचास किलोमिटरभन्दा माथि तपाईँको एउटा ड्राइभरले आठ घन्टा उसले काम गर्नै पर्ने आठ घन्टाभन्दा माथि चाहिँ लङ दुरीमा हामीले दुईवटा ड्राइभर राख्ने भनेर चाहिँ हामीले निर्णय गरिसकेका छौँ होइन चाहिँ नेपालगञ्जबाट पोखरा पनि हाम्रो दुइटै ड्राइभर छ जस्तो चाहिँ वीरगञ्ज पोखरा पनि दुईटै छ हाम्रो पूर्व धरान बिता विराटनगर लगायतमा हाम्रो दुई दुईवटा ड्राइभर छन् होइन जहाँ कि हाम्रो छोटो दुरी छ हाम्रो चाहिँ यो अब नारायण पोखरा तपाईँको सौरा पोखरा अब यहाँबाट काठमाडौँ जाने सवालमा यो त अब हामीले दुइटा ड्राइभर राख्न सकेका छैनौँ होइन अन्यत्र हाम्रो चाहिँ दुईटा ड्राइभर चाहिँ छन् हामीले त्यही दुईटा ड्राइभरलाई नै हामीले गरिरहेका छौँ यी सबै अवस्था र नजिरले सार्वजनिक यातायातको व्यवस्थापन र सड़क दुर्घटना न्यून गर्ने मुद्दा हाम्रो लागि चुनौती चुनौतीपूर्ण रहेको तथ्य सबै सामु प्रष्ट छ त्यसकारण दुर्घटना बढ्यो सार्वजनिक यातायातको अवस्था नाजुक भयो भनेर चिन्ता गरेर मात्रै अब पुग्दैन यसमा सुधार ल्याउन सबै सरकारवाला कटिबद्ध हुनुपर्छ दुर्घटना आफैमा दुःखद संयोग हो कोही पनि जानी जानी दुर्घटना होस् भन्ने चाहँदैन यद्यपि यसका जोखिम घटाउन र न्यून गर्न पूर्व सावधानी चाहिँ अपनाउन सकिन्छ जस्तो कानूनमै व्यवस्था भए अनुसार लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राखिनु पर्दछ अन्यथा त्यसमा नियमित नियमन गरेर उक्त व्यवस्था कार्यान्वयन नगर्ने व्यवसायलाई कानूनी कार्यवाही गर्न सक्नु पर्दछ त्यस बाहेक सड़कको अवस्था दुर्घटना कम गर्न चेतनामूलक कार्यक्रम सर्वसाधारणले अपनाउनु पर्ने सावधानी आदि पक्षमा पनि चितवन यातायात व्यवसाय लगायत यातायातसँग सम्बन्धित विभिन्न सरकारी तथा तथा गैर सरकारी संघ संस्थाहरू पनि ध्यान सम्बन्ध सबै गम्भीर हुनु जरुरी छ रिपोर्टपछि बाँकी समाचार नलपरासीको सदरमुकाम परासीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ भैरहवाबाट भूमैतर्फ आउँदै गरेको लु एक पाँच दिन तिन दुई नम्बरको ट्रिपरले परासी बजारको रामग्राम नगरपालिका स्थित इमिली टोलमा साइकल यात्रीलाई ठक्कर दिँदा नलपरासी जहदा आठका सदाज अन्सारीको घटनास्थलमा नै मृत्यु भएको हो दुर्घटनामा साइकलको पछाडि बसेका रामग्राम नगरपालिका नम्बर पाँच इमली टोला बस्ने रमजान मिया घाइते भएका छन् गम्भीर घाइते मियाको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ ट्रिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलप्रासीले नियन्त्रणमा लिएको छ जिल्ला प्रहरी कार्यालय पर्साले अवैध चाँदीका गहनासहित आज दुईजनालाई पक्राउ गरेको छ भन्सार चलेर अवैध रूपमा ल्याएको पचास हजार मूल्य बराबरको एक किलो चाँदीका गहनासहित बाह्र लिपनीमाल गाविस चार बस्ने बिस वर्ष राजेश्वर शाह र भारत गाजियाबाद अडचालिस वर्ष राजेन्द्र शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ उनीहरूको साथबाट चाँदीको पायल चौबिस थान बेसिया चौध थान तथा बाला एक थान बरामद भएको प्रहरीले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 चीनलाई टक्कर दिने उद्देश्यले जापानको मन्त्री परिषदले राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ रणनीति पारित गरेको छ रणनीतिमा पाँच वर्ष सैन्य सुदृढीकरण योजना र दस वर्ष रक्षा आचार संहिता समावेश गरिएको छ नयाँ रणनीति अनुसार पाँच वर्षमा रक्षा खर्चमा दुई दशमलव छ प्रतिशतको वृद्धि हुनेछ आफ्नो स्वामित्व दावी गर्दै आएको विवादित टापुहरूको सुरक्षालाई केन्द्रित गरी आउँदो पाँच वर्षमा जापानले ड्रोन र सैन्य विमान तथा गाडी खरिद गर्नेछ भने नयाँ जल तथा स्थल सैनिक फोर्स गठन गर्नेछ जापानको नयाँ सुरक्षा रणनीतिलाई चीनको बढ्दो क्षेत्रीय दावी र बढ्दो रक्षा खर्चप्रति लक्षित गरिएको छ प्रधानमन्त्री सिन्जु अबेले नयाँ रणनीति प्रष्ट र पारदर्शी रहेको दावी गर्नुभएको छ सुडानको डाफरमा यस वर्ष चर्केको हिंसाका कारण करिब बिस लाख मानिस विस्थापित भएका छन् संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी अली अल जातारीका अनुसार उन्नाइस लाख जना जनता विस्थापित भएको र तेह्र लाख जनता खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन् उनले डाफरमा सहयोग आवश्यक पर्ने सुडानी जनताको सङ्ख्या बत्तिस लाख भएको बताएका छन् उनले डाफरमा मानवीय आवश्यकताका तुलनामा संयुक्त राष्ट्रसङ्घले आधा मात्र सहयोग पुर्याउन सकेको बताएका छन् खेल समूह र हुने एक दिवसीय विश्वकप छनौटको तयारीमा रहेको नेपाली टोली अभ्यास खेलका लागि श्रीलङ्का गएको छ टोली दिउँसो श्रीलङ्का प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ नेपाली टिमका म्यानेजर पूर्ण लामा र भिसा नमिलेको कारण खेलाडी सोमलाल कामी भने टोलीमा छैनन् उनीहरू केही दिनपछि श्रीलङ्का जाने क्यानको भनाइ छ श्रीलङ्कामा दस दिन बस्दा नेपाली क्रिकेट टोलीले चारवटा अभ्यास खेल खेल्नेछ त्यसपछि न्युजिल्याण्ड पुगेर थप चारवटा अभ्यास खेल खेलेछ त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषदले तय गरेको अभ्यास खेलमा पुष छब्बिस गते नामिबियासँग र सत्ताइस गते केन्यासँग खेल्नेछ पुष उनातिस गते सुरु हुने विश्वकप छनौट खेलमा नेपालले युएई स्कटल्याण्ड हङकङ र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ एनसेल कप फुटबलको उपाधिका लागि अहिले मनाङ मर्स्याङ्दी र बोइज युनियन क्लब भिडिरहेका छन् केही बेर अगाडि मात्र दशरथ रङ्गशालामा खेल सुरु भएको हो खेलको दस मिनट बितेको छ यो अवस्थासम्म दुवैतर्फबाट गोल हुन सकेको छैन मनाङ सङ्कटलाई हराउँदै फाइनलमा पुगेको भने बोइस युनियन सेमी फाइनलमा आर्मीलाई पराजित गर्दै पुगेको फाइनलमा पुगेको थियो गएको वर्ष मात्रै डिभिजन क्लबमा उक्लिएको बोइज युनियनले चालु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र आजको फाइनल खेलमा पनि मनाङ मर्स्याङदीलाई चुनौती दिइराखेको छ मन्याङ पनि तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्दी बोइज युनियनलाई हराउँदै लगातार दोस्रो पटक एनसेल कपको उपाधि उचाल्ने तयारीमा छ भने बोइज युनियन तिस वर्षपछि ए डिभिजन लिगको प्रतियोगिता जित्ने दाउमा छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सहमतिका लागि हदैसम्म लचिलो हुने कङ्ग्रेसको निर्णय भोलि केन्द्रीय समितिको बैठक आह्वान राजनैतिक परिवर्तनसँगै भएका परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसकेको मन्त्री परिषदका अध्यक्ष रेग्मीको स्पष्टोक्ति दलहरूलाई सरकार हस्तान्तरण गर्न आतुर रहेको संसार मन्त्री पौडेलको भनाई अन्य दललाई समेटेर लैजाने प्रयास भइरहेकाले सरकार गठनमा ढिलाइ भएको कंग्रेस नेता सारेको तर्क पूर्वी चितवनको लोथर गाविसमा करिब पाँच बिघा जग्गामा लगाएको गाँजा खेती प्रहरीद्वारा नष्ट चितवनमा थप दसजनामा एचआइबीको संक्रमण जापानमा राष्ट्रिय सुरक्षा सम्बन्धी नयाँ रणनीति पारित टक्कर दिने उद्देश्य सुडानमा सड्किएको हिंसाको कारण करिब बिस लाख मानिस विस्थापित र एक दिवसीय विश्वकप स्नोट क्रिकेटको तयारीका लागि नेपाली